यो धरतीको भेद मान्नै पर्छ यार यो धरतीको भेद मान्नै पर्छ यार न टुप्पो न फेद मान्नै पर्छ यार हजुरबुबाले यो उमेरमा गरे हजुरबुबाले यो उमेरमा गरे सम्बन्ध विच्छेद मान्नै पर्छ यार न टुप्पो न फेद मान्नै पर्छ यार उदारो हो भने भट्टीमै पनि त उदारो हो भने भट्टीमै पनि त प्रवेश निषेध मान्नै पर्छ यार न टुप्पो न फेद मान्नै पर्छ यार अजर कोही छैन त्यसैले दैव अजर कोही छैन त्यसैले दैव छ होला सायद मान्नै पर्छ यार न टुप्पो न फेद मान्नै पर्छ यार एउटा गजल लेख्न त गाह्रो छ एउटा गजल लेख्न त गाह्रो छ कस्तो लेख्यो भेद मान्नै पर्छ यार यो धरतीको भेद मान्नै पर्छ यार न टुप्पो न फेद मान्नै पर्छ यार गोर्खा तान्द्राङ सात स्थायी निवास भई हाल काठमाडौँमा रहँदै आउनुभएका गणेश भट्ट अणुको यसै गजल सँगसँगै उज्यालो नाइन्टी नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तुता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो नाइन्टी नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म गोर्खा तान्द्राङका गणेश भट्ट अडुलाई लिएर आइपुगेको छु उहाँका गजलहरू हामी सुन्छौँ र उहाँसँग गजल सम्बन्धी कुराकानी पनि गर्छौँ अचेलका निकै जल्दा बल्दा गजलकारहरूमध्येका एक गणेश भट्ट अणुलाई बुलबुलमा स्वागत छ गणेशजी धन्यवाद अच्युतजी सम्पूर्ण बुलबुलिनमा मेरो नमस्ते तपाईँले गजल निकै रमाइलो खालको लेख्नुहुन्छ मैले जानकारी पाएको छु सुनेर पनि यदा कदा कुनै महफिलहरूमा सुनेर पनि फेसबुकमै देखेर पनि पाएको छु त्यसैले आज तपाईँलाई हामीले बुधबारको यो बुलबुलमा निम्ता गरेका छौँ गजल सँगसँगै तपाईँका कविताहरू पनि देख्छु म गजल कविता कि साना साना कविता मात्रै भएको हो कि हाइकु शैलीका हुन्छन् कोही मैले कविता चाहिँ त्यति लामो खालको कविताहरू चाहिँ लेखेको छैन अलि आख्यान बढी मन पराउने हुनाले कहिलेकाहीँ अलिक छोटो कविताहरू चाहिँ लेख्छु तपाईँको विधा चाहिँ गजल र के केमा छ मैले अहिले मुख्यता कलम चलाइरहेको विधा त गजल नै हो गजल र सायद पछिमै कविता नै छ गजल र कविता नै छ भनेपछि विद्यार्थी चाहिँ तपाईँ त्रिचन्द्र क्याम्पस पढ्नुहुन्छ साइन्स हजुर कुन विषयमा पढ्नुहुन्छ अहिले भौतिक विज्ञानमा थर्ड इयरमा पढ्दैछु भौतिक विज्ञान थर्ड इयरका विद्यार्थी गजल लेख्न चाहिँ कति भयो थाल्नु भएको गजल क्षेत्रमा म पनि त्यस्तै दुई तिन वर्ष पुरानो नै हुँ त्यो लगभग तिन वर्ष पुरा भएको छ एउटा गजल तपाईँलाई चिनाउने खालको कुनै गजल सुनाउनुहोस् न हस् म एउटा गजल सुनाउँछु हर चुचुराको थालनी तल देखिन्छ हर चुचुराको थालनी तल देखिन्छ जस्तो छानाबाट आगनी तल देखिन्छ यो सिंहासन केही हात मात्रै माथि छ यो सिंहासन केही हात मात्रै माथि छ यहाँबाट पुरै देश पनि तल देखिन्छ जस्तो छानाबाट आगनी तल देखिन्छ कसरी भन्यौ आँखाले देखेको झोट हुन्न कसरी भन्यौ आँखाले देखेको झोट हुन्न तलाउबाट हेर्दा चाँदनी तल देखिन्छ जस्तो छानाबाट आगनी तल देखिन्छ खै कस्तो भौतिकवाद जन्मायौ तिमीले खै कस्तो भौतिकवाद जन्मायौ तिमीले जहाँ आफै जन्माउने जननी तल देखिन्छ जस्तो छानाबाट आगनी तल देखिन्छ अन्तिम शेर अणुबम बाक्सामा छोपिएको इतिहास हो मित्र अणुबम बाक्सामा छोपिएको इतिहास हो मित्र इतिहास पल्टिएपछि ढकनी तल देखिन्छ हर चुचुराको थालनी तल देखिन्छ जस्तो छानाबाट आगनी तल देखिन्छ मैले गणेशजीलाई उहाँलाई चिनाउने गजल भन्नुहोस् भनेर भनेको थिएँ साँच्चैकै चिनाउने गजल सुनाउनु भयो किनभने मैले यसकारण पनि यो गजललाई तपाईँलाई चिनाउने गजल भने तपाईँलाई त सायद थाहा छैन होला हामी केही महिना अगाडि सम्भवतः माघमा कोवलपुरको गजल कार्यक्रममा थियौँ र धेरै स्रष्टाहरू भेला भएको बेलामा तपाईँ हुनुहुन्थेन त्यहाँ त्यति बेला तपाईँको गजलको चर्चा भएको थियो कसरी भन्यो आँखाले देखेको झुट हुन्न तलाउबाट देख्दा चाँदनी तल देखिन्छ यो सेयर चाहिँ धेरैजनाले यस्तो थियो यस्तो थियो भन्दै कुरा गर्नुभएको थियो र निकै सुन्दर सेयरहरू तपाईँ रचना गर्न सक्नुहुन्छ गर्नुहुन्छ कति भयो तपाईँले गजल लेख्न थाल्नुभएको मैले गजल त्यही बिएससी फर्स्ट इयर पढ्दादेखि थालेको हो र पहिला थाहा थिएन मैले धेरै भएको छैन भर्खर तिन वर्ष ल यो आजको कार्यक्रम चाहिँ कसरी पनि एउटा उदाहरण बन्न गयो भने गजल राम्रो लेख्नको लागि धेरै समय व्यतीत गर्नै पर्छ भन्ने पनि रहेनछ थोरै समयमा पनि सिकिँदो रहेछ कसरी सिक्नु भएको थियो गजल मैले सुरुमा गजल सिक्दाखेरि यही रेडियो कार्यक्रमहरू नै हो यसमा बुलबुलको ठुलो हात छ पहिला चाहिँ बुध बुधबार कहिले आउँछ र बुलबुल सुन्छु भनेरै म रेगुलर बुलबुलकै सुन्थेँ र अरू प्रोग्रामहरू पनि सुन्थेँ किताबहरू चाहिँ पछि पछि पढेको हो सुरुमा चाहिँ रेडियो कार्यक्रमकै ठुलै हात तपाईँले बुलबुल भर्खर भर्खर सुन्दाखेरि कस कसका गजलहरूले प्रभाव पारेको थियो सम्झिनु सुरुमा म एक दुईजना सम्झिन्छु सुन्ने प्रकाश हुनुहुन्छ जो उहाँ विदेश हुनुहुन्छ म नाम चाहिँ खास याद नभए पनि पहिला पहिला बजाएका गजलहरू चाहिँ मलाई कन्टस्टै हुन्छ ए पहिला पहिला गजल धेरै सम्झिनुहुन्छ गजलै अहिले मैले एउटा गजल सम्झिन्छु पैसा माया मूल्य मेरो पैसा माया जोग्छौ भने सलाम जिन्दगीलाई पैसा माया जोग्छौ भने सलाम जिन्दगीलाई मूल्य मेरो तोक्छौ भने सलाम जिन्दगीलाई भोजन गर्न समर्पणले पस्किएको दुध पनि भोजन गर्न समर्पणले पस्किएको दुध पनि झुक्किए झैँ पोख्छौ भने सलाम जिन्दगीलाई पैसा माया जग्छौ भन्ने सलाम जिन्दगी तपाईँलाई उति बेला प्रभाव परेको तर गजलकार नचिने गजलकार मलाई थाहा छैन मलाई यो गजल एकदम मनपर्छ मैले बोल्नुमै सुनेको ए गणेश पाण्डेले पहिला चाहिँ रेडियोबाट सुन्दै आउनुभयो त्यसपछि अलि लेख्न थाल्नुभयो अनि बल्ल अरू पुस्तकहरूको अध्ययन सुरु गर्नु हजुर तिन वर्षमा आइपुगेर गजल लेखक बन्दाखेरि गजलको सर्जक बन्दा कतिको मिहिनेत गर्नु पर्दो रहेछ तपाईँले के केमा साइन्स पढ्ने विद्यार्थी कति टाइम दिनुभयो गजललाई अब गजल नै लेख्छु भनेर छुट्टै टाइम त दिएको छैन खासै गजल अब कहिले काहीँ हिँड्दा बाटो बाटोमा हिँड्दा नै कुनै भाव फुरिहाल्यो भने भने त्यसलाई नै एउटा सेयर बनाएर पछि त्यसलाई गजल बनाउँछु मैले होइन त्यसलाई नै भनेर गजलले टाइम दिन्छु भनेर लेख्न बसेको त छैन तैपनि अब सुरु सुरुमा गजल लेख्दा र अहिले त धेरै फरक छ अब जति झन् बुझे झन् कठिन भने जस्तो नियम बुझ्दै गइन्छ झन् संरचनाभित्र बाँध्दै जाँदाखेरि अचेल झन् गजल लेख्न गाह्रो हुन्छ अचेल गाह्रो लाग्छ अचेल गाह्रो लाग्छ जुत्ता लाउनेहरू घोडामा भेटिन्छ जुत्ता लाउनेहरू घोडामा भेटिन्छ हिन्डीहरू नाङ्गो घोडामा भेटिन्छ उसैको मेहनतले महल बन्छन् उसैको मेहनतले महल बन्छन् ऊ भने सधैँ गिटी रोडामा भेटिन्छ हिँड्नेहरू नाङ्गो गोडामा भेटिन्छ मेरी आमाको पेटको उपचार मेरी आमाको पेटको उपचार अझै एक चम्मच सोडामा भेटिन्छ हिँड्नेहरू नाङ्गो गोडामा भेटिन्छ पुर्खाको रगत फिर्ता दे सरकार पुर्खाको रगत फिर्ता दे सरकार टिस्टामा खोज कि अल्मोडामा भेटिन्छ हिन्डीहरू नाङ्गो गोडामा भेटिन्छ तिमी मेरी बन सबैले भनुन् तिमी मेरी बन सबैले भनुन् देशभक्ति भन्नु यो जोडामा भेटिन्छ जुत्ता लाउनेहरू घोडामा भेटिन्छ हिँड्नेहरू नाङ्गो गोडामा भेटिन्छ गणेश भट्ट अणुको गजल हो गोर्खाका गणेश भट्ट मैले गोर्खाली गणेश भने आजको कार्यक्रम विशेष नै गोर्खाली गणेश रहने भयो र गोर्खाली गणेशको यो तीन वर्षभित्रमै गजल लेखेर निकै गजल लेख्न सक्ने क्षमता विस्तार गर्नुभएको छ चर्चामा आउनुभएको छ विशेष चाहिँ गजलकारको रूपमा तीन वर्षमै चर्चामा आउन सक्ने बन्नुभएको हुनाले आज चाहिँ गजल सिक्नेहरूको लागि पनि यो अभिप्रेरणा दिने कार्यक्रम बनोस् भन्ने सोचका साथमा कुरा गर्छु गजललाई तपाईँले सजिलो शब्दमा बुझाउनु पर्यो सिक्नेहरूलाई भने कसरी बुझाउनुहुन्छ गजल विशेष त सजिलै गरी भन्न पऱ्यो भने कुनै पनि पडकथा भनौँ अथवा उपकथा भनौँ शैलीगत रूपमा कुनै संरचनामा रहेर एउटा का यसमा त मेन मुटु त काफिया नै हुन्छ एउटा काफिया र रदीफको राम्रोसँग संयोजन गर्न सकियो भने गजल लेख्न सकिन्छ काफिया र रदीफलाई राम्रोसँग संयोजन गर्न सकियो भने गजल लेख्न सकिन्छ अनि तपाईँ चाहिँ अघि भनेअनुसार एउटा शेर फुर्यो भने बाटामै टिप्नुहुन्छ त्यस पछाडि त्यसलाई विस्तारतिर लाग्नुहुन्छ तपाईँको गजलमा जस्तो यो शब्दहरू पनि वजनदार खोजेर राख्नुहुन्छ होइन के यो मतलब कस्तो किसिमले सोच आउँछ कसरी कसरी गर्ने त्यस्तो गर्दाखेरि सुरुमा अब शब्दहरू जुन अब वजनदार त नभनौँ होइन पहिला जुन काफिया फुर्छ होइन काफियामा चाहिँ पहिला एउटा शेर बनिसकेपछि त्यही अनुसार चाहिँ आफूले लिएर जान खोजिन्छ अब मिसरी एउलामा प्रस्तुत गर्दाखेरि चाहिँ अलिक धेरै ध्यान दिनुपर्ने हुन्छ किनभने मिसरी एउलाले नै अब त्यो गजलको भाव बोक्ने हुनाले दोस्रो लाइनमा गएर गजल कसैले सुन्दा चोटिलो लाग्नु कारण नै त्यही हो त्यसमा चाहिँ बढी ध्यान दिनुपर्छ जस्तो लाग्छ बर्खा सुकेर कुलो मलाई हेपिरहन्छ बर्खा सुकेर कुलो मलाई हेपिरहन्छ हिउँद निभेर चुलो मलाई हेपिरहन्छ छिमेकीले आफ्नो घर प्लास्टर गरेदेखि छिमेकीले आफ्नो घर प्लास्टर गरेदेखि मेरो घरको धुलो मलाई हेरिरहन्छ हिउँद निभेर चुलो मलाई हेरिरहन्छ किलोमै कैयौँ चढ्छन् गोलभेडाहरू किलोमै कैयौँ चढ्छन् गोलभेडाहरू बेच्दा साहुको तुलो मलाई हेरिरहन्छ हिउँद निभेर चुलो मलाई हेपिरहन्छ मागेको टालोले आङ ढाकेको छु मागेको टालोले आङ ढाकेको छु त्यही बनेर खुकुलो मलाई हेपिरहन्छ हिउँद निभेर चुलो मलाई हेरिरहन्छ हेपिरहन्छ कहिलेकाहीँ दुःख बुलाउन रोधी जान्छु कहिलेकाहीँ दुःख बुलाउन रोधी जान्छु उही कम्बर बाटुलो मलाई हेरिरहन्छ बर्खा सुकेर कुलो मलाई हेपिरहन्छ हिउँद निभेर चुलो मलाई हेपिरहन्छ गणेश भट्टको गजल यो मैले यति वाचन गरेर पनि रोक्न चाहिनँ गणेशजीलाई पढ्न त म दिन्छु अर्को एउटा मलाई लोभ लाग्यो मैले बुलबुलमा पहिला पढिसकेको छु मैले यो शब्द देख्ने बित्तिकै सम्झेँ मलाई सुनाउनु मन लाग्यो मलाई लाग्छ बुलबुलको कुनै दिनको कार्यक्रमको अन्त्यमा वाचन गरेको गजल थियो यो साँच्चै भन परि के कुरा हुन्छ साँच्चै भन परि के कुरा हुन्छ उसँग रातभरि के कुरा हुन्छ यस्तो गर्मी छ चिसो भयो रे यस्तो गर्मी छ चिसो भयो रे पर्यो भने झरी के कुरा हुन्छ उसँग रातभरि के कुरा हुन्छ तिमी बोलेको मेरो काठै कोठैबाट सुनिन्छ तिमी बोलेको मेरो कोठैबाट सुनिन्छ बेला बेला सुस्तरी के कुरा हुन्छ उसँग रातभरि के कुरा हुन्छ बोल्न थालेपछि बोलेको बोलै हो बोल्न थालेपछि बोलेको बोलै हो हलचलै नगरी के कुरा हुन्छ साँच्चै भन परी के कुरा हुन्छ उसँग रातभरि के कुरा हुन्छ गणेश भट्टको गजल मैले सुनाएँ गणेश भट्ट अडु अडु छुटाउनुहुन्न है अडु कसरी राख्नुभयो तपाईँले खासै सुरुमा यो पहिल्यै सानो क्लासमा पढ्दाखेरि जस्तो आठ कक्षातिर पढ्दाखेरि डिस्ट्रिक्ट लेभलमा नाम परिवर्तन गर्ने लहर थियो एउटा मैले त्यति बेला यो नाम राख्न चाहेको थिएँ त्यति बेला फेरि मैले सर्टिफिकेटमा त्यो नाम चेन्ज गरिनँ तर पछि गजल लेख्न थालेपछि पछाडि नाम झुङ्गाइँदो छ होइन सजिलो भयो लागिहालेँ त्यतिखेर राखिहालेँ अहिलेसम्म पनि राखिरहेको छु तपाईँको आवाजमा पनि एउटा गजल सुनाउन मैले मैले मेरो आवाजमा मात्रै वाचन गरेँ गणेशजीको आवाज निकै आफ्नो गजलमा निकै भाव दिएर वाचन गर्नुहुन्छ ऊ रिसाउँछे उसको एकछिन बिग्रिन्छ ऊ रिसाउँछे उसको एकछिन बिग्रिन्छ यता मेरो भने पुरै दिन बिग्रिन्छ ऊ रिसाउँछे उसको एकछिन बिग्रिन्छ यता मेरो भने पुरै दिन बिग्रिन्छ बल्ल तल्ल तेल किन्ने पैसा जुटाइयो बल्ल तल्ल तेल किन्ने पैसा जुटाइयो मलाई थाहा छ अब लालटिन बिग्रिन्छ यता मेरो भने पुरै दिन बिग्रिन्छ उम्रन पनि ठ्याक्कै साँधमा उम्रिएछ उम्रन पनि ठ्याक्कै साँधमा उम्रिएछ झगडिया जस्तै गरी जमिन बिग्रिन्छ यता मेरो भने पुरै दिन बिग्रिन्छ यी अग्ला भए पनि बलिया छन् बाबु यी अग्ला भए पनि बलिया छन् बाबु भूकम्पले हाम्रै घरको दलिन बिग्रिन्छ ओरिसाउँसे उसको एकछिन बिग्रिन्छ यता मेरो भने पुरै दिन बिग्रिन्छ असाध्यै मिठो मर्मस्पर्शी गजल सुनिरहँ जस्तो लाग्ने फेरि मिठो गरी वाचन गरेर सुनाउनुहुन्छ तपाईँलाई याद छ पहिलोपटक तपाईँले कुन गजल लेखेर सुनाउँदाखेरि अनि मान्छेले ए म नि गजल लेख्न सक्ने रहेछु जस्तो लाग्यो अरूले त मलाई याद छ मेरो साथी गणेश पाण्डे हुनुहुन्छ उहाँले एकचोटि बुलमा पठाउनु भएको थियो एउटा गजल त्यो बुलबाट वाचन पनि भएको थियो त्यही गजलले चाहिँ मलाई धेरै प्रेरणा दिएको थियो म त्यसको दुई शेर वाचन गर्छु मिटेर खोज्यौ तिमीले बित्तैमा थिएँ म मिटेर खोज्यौ तिमीले भित्तैमा थिए म टाढा खोज्यौ तिमीले भित्तैमा थिए म कहाँ पाइन्छ त्यो जुन बजारमा मिल्दैन कहाँ पाइन्छ त्यो जुन बजारमा मिल्दैन किन्न खोज्यौ तिमीले सित्तैमा थिए म टाढा खोज्यौ तिमीले भित्तैमा थिए यो कसको गणेश पाण्डे कि मेरै गजल हो यो मेरो उहाँ साथी हुनुहुन्छ उहाँले चाहिँ पठाउनु भएको थियो पहिला सुरुमा राम्रो चाहिँ गजल बोल्नु पठाउनु तपाईँको गजल उहाँले पठाइदिनु उहाँले पठाइदिनु भएको थियो वाचन गरेको त मलाई याद छ अनि योबाट चाहिँ तपाईँलाई म लेख्न सक्ने रहेछु जस्तो लाग्यो हजुर त्यसबाट ठुलो उत्पन्न मिल्यो किनभने अब बुलबुल आदर्श नै थियो त्यहाँबाट आएपछि खुबै खुसी लाग्यो होइन अनि त्यसपछि त्यसमा तपाईँले खुब वाचन गरिदिनु भएको थियो अनि साथीबाट झन् प्रेरणा मिल्न थाल्यो अनि मैले पनि लेख्न सक्छु कि जस्तो लाग्यो त्यहाँबाट चाहिँ मलाई चाहिँ तपाईँले पठाएको गजलहरूबाटै पहिलेदेखि याद रहिरहन्थ्यो तपाईँको गजल राम्रो खालको गजल आउँछ यो मान्छेको भन्ने खालको सोच चाहिँ इमेलमा तपाईँको नाम देख्ने बित्तिकै रहन्थ्यो अनि क्रमिक रूपमा तपाईँको अरू गजलहरू आउन थालेँ अनि मैले महफिलहरूमा पनि यदा कदा सुन्न थालेँ अरूहरूले तारिफ गरेको पनि सुन्न थालेँ र त्यसपछि गणेश भट्ट राम्रो गजल लेख्ने सर्जक हुनुहुन्छ भन्ने भयो र अब जस्तो अहिले तपाईँसँग पनि सँगै आउनुभएको छ तपाईँको साथी नवीन चिराग होइन बाहिर हुनुहुन्छ हामी स्टुडियोभित्र छौँ तपाईँहरूको एउटा समूह पनि छ उद्गार साहित्य समाज त्रिचन्द्र कलेजमा कसरी कहिले स्थापना भयो तपाईँ त्यसमा कसरी आबद्ध हुनुभयो त्यो पनि सुनाउनुहोस् हामी काठमाडौँमा विभिन्न गजलको मेफिलमा जाँदै गर्दा नवीन चिरागजी जो अति नै राम्रो गजल लेख्नुहुन्छ उहाँसँग मेरो भेट भयो मेफिलमा अनि हाम्रो त्रिचन्द्र कलेजभित्रका धेरै साथीहरू जो गजलमा कवितामा लगाव राख्नुहुन्छ उहाँलाई यदि सुनाउने नै हो भने सुन्ने सुनाउने वातावरण त हामी कलेजभित्रै पनि तयार पार्न सक्छौँ त्यही भनेर हामीले एक वर्ष अगाडि जुन उद्गार साहित्यिक समाजको स्थापना गऱ्यौँ र त्यसले अहिले हरेक शनिबार कार्यक्रम पनि गर्दै आएको छ अनि त्यो प्रत्येक कार्यक्रमहरूले चाहिँ अझ आफूमा निखार ल्याउँछन् हामीले खास सिक्नकै लागि भनेरै गरेका हौँ र त्यो कार्यक्रमहरूमा जुन अग्रज गजलकारहरू बाह्र वाचन गर्नुहुन्छ उहाँको गजलले पनि केही सिक्न सहयोग गर्छ अन्यायका घटनाहरू एकाध भइरहन्छ अन्यायका घटनाहरू एकाध भइरहन्छ धेरैले बिर्सेला थोरैलाई याद भइरहन्छ योग बाँच्छु भने चाहिँ गर्नेलाई झस्काउन युग बाँच्छु भने चाहिँ गर्नेलाई झस्काउन मान्छे मरेको घरमा श्राद्ध भइरहन्छ धेरैले बिर्सेला थोरैलाई याद भइरहन्छ दुश्मनलाई भेट्न अस्पताल पुग्नु पर्यो दुश्मनलाई भेट्न अस्पताल पुग्नु पर्यो काल र उसको पनि त विवाद भइरहन्छ धेरैले बिर्सेला थोरैलाई याद भइरहन्छ जबसम्म धर्मका नाममा मन्दिर हुन्छन् जबसम्म धर्मका नाममा मन्दिर हुन्छन् तबसम्म रगत पनि प्रसाद भइरहन्छ धेरैले बिर्सेला थोरैलाई याद भइरहन्छ ऊ त्यो हो तपाईँ र मेरो सपनाको सहर ऊ त्यो हो तपाईँ र मेरो सपनाको सहर त्यहाँ बैंस र पैसाको उन्माद भइरहन्छ अन्यायका घटनाहरू एकाध भइरहन्छ धेरैले बिर्सेला थोरैलाई याद भइरहन्छ अब एउटा गजल मैले वाचन गरेँ एउटा गजल फेरि गणेशजीलाई मैले आग्रह गरेँ कुन सुनाउनुहुन्छ वाचन गरेर सुनाइदिनुहोस् त शब्दमै भए पनि प्यार असीम दिएको थियो शब्दमै भए पनि प्यार असीम दिएको थियो जुन चिठी च्यात्यौ त्यही अन्तिम दिएको थियो आज बहादुर सिपाही भनेको सुनिँदैछ आज बहादुर सिपाही भनेको सुनिँदैछ हिजो काँतरहरूलाई तालिम दिएको थियो जुन चिठी च्यात्यौ त्यही अन्तिम दिएको थियो ऊ अझै पनि आफ्नै क्षमताले कामदार छ ऊ अझै पनि आफ्नै क्षमताले कामदार छ तिमीलाई त नाताले हाकिम दिएको थियो जुन चिठी च्यात्यौ त्यही अन्तिम दिएको थियो एउटाले सडकमा अर्कोले घरमा बालेछ एउटाले सडकमा अर्कोले घरमा बालेछ ती दुवैलाई सित्तैमा चिम दिएको थियो जुन चिठी च्यात्यौ त्यही अन्तिम दिएको थियो तिम्रा कुनै चुनौतीसँग डर लाग्दैन अचेल अन्तिम शेर तिम्रा कुनै चुनौतीसँग डर लाग्दैन अचेल पहिल्यै अडु अणुमा जोखिम दिएको थियो शब्दमै भए पनि प्यार असीम दिइएको थियो जुन चिठी च्यात्यो त्यही अन्तिम दिएको थियो बुलबुल एउटा इरानी चरा उज्यालो नाइन्टी नेटवर्कको रात्रि प्रस्तुति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 तिम्रो बिहेको बखत के माग्छौ मसँग तिम्रो बिहेको बखत के माग्छौ मसँग मेरो होइन जगत के माग्छौ मसँग तिमीलाई त रातो असाध्यै मनपर्छ तिमीलाई त रातो असाध्यै मनपर्छ गुलाफ या रगत के माग्छौ मसँग मेरो होइन जगत के माग्छौ मसँग सर्वस्व गुम्छ त्यो सिउँदो बेचेको दिन सर्वस्व गुम्छ त्यो सिउँदो बेचेको दिन भो सिउँदोको इज्जत के माग्छौ मसँग मेरो होइन जगत के माग्छौ मसँग बरु माग सबै गजल उपहार दिउँला बरु माग सबै गजल उपहार दिउँला गजल लेख्ने कुलत के माग्छौ मसँग मेरो होइन जगत के माग्छौ मसँग मेरो गरिबीको उपहास गर्नु छ तिमीलाई मेरो गरिबीको उपहास गर्नु छ तिमीलाई उधारो या नगद के माग्छौ मसँग तिम्रो बिहेको बखत के माग्छौ मसँग मेरो होइन जगत के माग्छौ मसँग गोर्खा तान्द्राङ सात स्थायी निवास भई हाल काठमाडौँ रहँदै आउनुभएका गणेश भट्ट अणुको गजल थियो यो यसलाई वाचन गरे बुलबुलमा पुनः स्वागत छ तपाईँलाई आजको बुलबुलमा हामी गणेश भट्ट अणुसँग छौँ र उहाँका गजलहरू सुनिरहेका छौँ त्रिचन्द्र कलेजमा भौतिक विज्ञानका तेस्रो वर्षका विद्यार्थी हुनुहुन्छ र तीन वर्ष मात्रै भयो उहाँले फर्स्ट इयरदेखि गजल लेख्न थाल्नुभएको अघि बताइसक्नुभयो हामीलाई दुई तिन वर्षकै बिचमा आफूलाई निकै निखारिसक्नु भएको छ र उद्गार साहित्य समाज छत्रीचन्द्रमा एउटा यस्तै केही साथीहरूले खोल्नुभएको गणेश भट्ट अरू त्यसमा हुनुहुन्छ नवीन चिराग अरू साथीहरू पनि हुनुहुन्छ कतिजना हुनुहुन्छ त्यसमा एघार बाह्रजना हुनुहुन्छ र एघार बाह्रजनाको समूहले सञ्चालन गरिरहेको उद्घार साहित्यिक समूहले प्रत्येक शनिबार हो कि कुन कुन शनिबार हो प्रत्येक शनिबार हामीले कति बजीदेखि गर्नुहुन्छ बाह्र बजेदेखि कति बेला हुन्छन् साथीहरू हुनुहुन्छ कहिलेकाहीँ अहिले कार्यक्रममा मेफिल भएको बेला पचास साठीजना पनि हुनुहुन्छ कहिलेकाहीँ दस पन्ध्रजना पनि भइहाल्छ कति घन्टाको चल्छ कार्यक्रम लगभग त्यस्तै दुई घन्टा जति चल्छ अनि उद्गारले अरू प्रतिभाहरू पनि जन्माएको तपाईँहरूलाई याद छ कति जन्माएको छ उद्गारले अहिले हाम्रै कलेजभित्र पनि धेरै साथीहरू हुनुहुन्छ निकै प्रभावशाली गजल लेख्नेहरू उद्गारले जन्माएको त नभनौँ तर उहाँलाई पनि उद्गारमा आइसकेपछि केही आफ्नो प्रतिभा प्रफुष्टन गर्ने बाटो भइरहेको कति पुग्यो होला त गणेशजी तपाईँको गजलहरू गजल त थुप्रै लेखियो दुई सयभन्दा बढी नै लेखियो होला तर अब पहिला पहिला लेखेको गजल अहिले आफैलाई मन पर्दैन राम्रा गजलहरू ठिकै खालका गजलहरू पचास साठीवटा छ होला पचास साठीवटा पुगे सङ्ग्रह निकाल्ने सोच गर्नुभएको छ कि छैन अहिले सङ्ग्रहको खासै त्यस्तो सोच छैन तपाईँको कविता पनि छ सुनाउनुहुन्छ हजुर कस्तो लेख्नुहुन्छ कविता गणेश भट्टजी एउटा छोटो कविता सुनाउँछु सहित शीर्षक बडो दुःख मान्दै बच्चाले सोधेको थियो बडो दुःख मान्दै बच्चाले सोधेको थियो आमा यो मान्छे किन कहिल्यै दायाँ बायाँ हेर्दैन बडो दुःख मान्दै बच्चाले सोधेको थियो आमा यो मान्छे किन कहिल्यै दायाँ बायाँ हेर्दैन आमाले मुस्कुराउँदै जवाफ दिइन् बाबु यो त शहीदको शालिक हो यिनीहरू एकहोरो देशलाई मात्र हेर्छन् यो छोटो कविता बडा राम्रो गरी लेख्नु भएको रहेछ पछिल्लो उसमा गएपछि चसक्क गर्ने गरी तपाईँका कविता गजलहरू सबै दुवै राम्रा छन् राम्रा लेख्दै पनि जानुहोस् कतिको जस्तो हप्तामा एउटा फुराकै हुनुहुन्छ प्राय अब हुन्छ एउटा गजल त लेखिन्छ प्रायः किनभने अहिले गजल लेख्ने माहौल नै छ प्रायः फेसबुक पनि बढी चलाइरहन्छ स्टार्टसकै राख्ने लागि भने पनि एउटा लेखौँ जस्तो भइहाल्छ कहिले काहीँ फेसबुकमा पनि धेरै फेसबुकै गजलकारहरू बढ्नु भएको छ अहिले है त्यहीँ जानुहुन्छ तपाईँ पनि अनि पोस्ट पोस्ट गर्नुहुन्छ कस्तो आउँछ प्रतिक्रियाहरू के भन्नुहुन्छ ठिकै हुन्छ राम्रै छ भन्नुहुन्छ धेरैजनाले जस हुँदो हो अपजस हुँदो हो जस हुँदो हो अपजस हुँदो हो त्यसैले यति धेरै बहस हुँदो हो हर विधामा बच्चाले यस्तो ठान्छ हर विधामा बच्चाले यस्तो ठान्छ आज पनि कुनै दिवस हुँदो त्यसैले यति धेरै बहस हुँदो कहाँबाट फुर्छन् यस्ता कुराहरू सम्झिनुहुन्छ आफ्नै <laughs> कहिलेकाहीँ अब यस्तो सोसलमा हेर्दाखेरि देखिन्छ चौरी परेका गालाबाट सिक चौरी परेका गालाबाट सिक जवानीमा कति धेरै रस हुँदो त्यसैले यति धेरै बहस हुँदो भट्टीमा पर्यो र त बोतल भयो भट्टीमा पर्यो र त बोतल भयो पूजा कोठामा परे कलश हुँदो त्यसैले यति धेरै बहस हुँदो छोटो समयमै तिमी मेरी भयो है यति छिटो गजललाई भने कि अरूलाई एउटा छोटो समयमै तिमी मेरी भयौ छोटो समयमै तिमी मेरी भयौ अरू पनि थुप्रैसँग उठबस हुँदो जस हुँदो हो अपजस हुँदो हो त्यसैले यति धेरै बहस हुँदो हो गणेश भट्टको गजल मैले सुनाएँ निकै रसिला हुन्छन् उहाँका गजलहरू सामान्य हामीले सुनिरहेका शब्दहरू भोगिरहेका कुराहरूलाई सामान्य शब्दमा गजल लेख्न सक्नु र मन छुन सक्नु उहाँको विशेषता र त्यही विशेषता देखेर नै आज मैले बुलबुलमा अतिथिको रूपमा उहाँलाई निम्ता गरेको छु गणेशजी तपाईँको आवाजमा फेरि सुनौ गजल श्रीकृष्ण बन्नलाई मथुरामा जन्मिनु पर्दैन श्रीकृष्ण बन्नलाई मथुरामा जन्मिनु पर्दैन जसरी टाकुरा चन्न टाकुरामा जन्मिनु पर्दैन दरबारको ढोकामै लेखेर आएको छु मैले दरबारको ढोकामै लेखेर आएको छु मैले राज्य बदल्ने तागत पाखुरामा जन्मिनु पर्दैन जसरी टाकुरा चन्न टाकुरामा जन्मिनु पर्दैन आउनुहोस् पहिले हामी हर ठाउँलाई राजधानी बनाऊ आउनुहोस् पहिले हामी हर ठाउँलाई राजधानी बनाऊ त्यसपछि कोही विकट बाजुरामा जन्मिनु पर्दैन जसरी टाकुरा चन्न टाकुरामा जन्मिनु पर्दैन बस आजको रातभर तिम्रो चेहरा हेर्ने इच्छा छ बस आजको रातभर तिम्रो चेहरा हेर्ने इच्छा छ कुनै पनि सङ्गीत तिम्रो चुरामा जन्मिनु पर्दैन श्रीकृष्ण बन्नलाई मथुरामा जन्मिनु पर्दैन जसरी टाकुरा चढ्न टाकुरामा जन्मिनु पर्दैन गणेशजी अब त तपाईँले जस्तो सुरुमा चाहिँ नियम नसिकिकन गजल लेख्न सिक्नुभयो अरूको प्रभाव देखेर पछि नियमहरू सिक्नुभयो होला नि अब त नियम जान्नुभयो है अहिले मुसलसल गजल र मुसलसल गजलको भिडमा कस्ता गजल बढी आएको पाउनु भएको छ तपाईँहरू त यस्तो कार्यक्रममा हिँडिरहनुहुन्छ अहिले समय सापेक्ष हेर्दा फेरि गैर मुसलसल गजल नै बढी देख्छु मैले मुसलसलको सङ्ख्या किन घटेको मेरो चासो त्यहीँनिर हो मुसलसल गजल कस्तो हुन्छ भने मेफिलमा सुनाउँदा फेरि अब एउटै विषयमा लेखिराख्नुपर्ने भयो त्यो भयो भने फरक फरक भयो भने किन श्रोताको प्रतिक्रिया पनि दिमाग पनि फरक फरक ठाउँमा पुग्छ र उनीहरूले तुरुन्तै प्रतिक्रिया गर्छन् अब त्यस्तो गजलको पनि असर त हुन्छ होइन त्यो पनि थोरै समयको अनुभव राम्रो गजल लेख्नुहुन्छ मलाई थाहा छैन तपाईँलाई गजल ज्ञान कति छ गजल चाहिँ तपाईँका राम्रा छन् त्यस हिसाबले मैले बोलाएको हुँ तैपनि यो विषयमा मलाई अलिकति छलफल गर्ने मन लाग्यो अहिले आँखा गजलहरू चाहिँ तपाईँ लगायत अरू धेरैका गजलहरू कतिपय राम्रा गजल लेख्ने साथीहरू हुनुहुन्छ तर प्रायःको गजल म गैर मुसलसल नै पाउँछु मुसलसलमा चाहिँ नि क्षमता नपुगेको हो हाम्रो गजलकारहरूको मुसलसलमा क्षमता नपुगेको पनि होइन होला कतिपय त लेख्नुहुन्छ र मुसलसलमा अब एउटै विषयमा प्रत्यक्षहरू चाहियो होइन प्रत्यक्ष त्यति नै दमदार चाहियो त्यति नै दमदार चाहियो मुसलसलमा चाहिँ दमदार गजल लेख्न सजिलो दमदार गजल लेख्न सजिलो कुरो उयो आयो होइन हजुर भनेपछि सजिलो भएको हुनाले त्यसमा लेखिरहनु भएको छ यो प्रसङ्ग मैले उठाएँ म अरू गजलका विज्ञहरूसँग पनि उठाउँछु भन्ने लाग्दैछ किनभने आजभोलि गैर मुसलसल गजल बढेको छ र मुसलसलका सङ्ख्याहरू अत्यन्तै कम भएको महसुस गरिरहेको छु मैले आइज मसँगै सडकमा सुत अनि थाहा हुन्छ आइज मसँगै सडकमा सुत अनि थाहा हुन्छ कसरी चढ्छन् पैसाको भूत अनि थाहा हुन्छ म सधैँ सधैँ किन शहीदको कुरा उठाउँछु म सधैँ सधैँ किन शहीदको कुरा उठाउँछु इतिहास हेर को थिए सपुत अनि थाहा हुन्छ कसरी चढ्छ पैसाको भूत अनि थाहा हुन्छ किताबमा खोजेर भेटिँदैन गाउँतिर खोज किताबमा खोजेर भेटिँदैन गाउँतिर खोज को हुन् बोक्सी के हो छुवाछुत अनि थाहा हुन्छ कसरी चढ्छन् पैसाको भूत अनि थाहा हुन्छ जब नजिकबाट देख्छस् बालक नोकरलाई जब नजिकबाट देख्छस् बालक नोकरलाई सामन्ती सोच र तिनका कर्तुत अनि थाहा हुन्छ कसरी चढ्छन् पैसाको भूत अनि थाहा हुन्छ बुझ्ने नै भए आफ्नै घाँटी छेडेर हेर्दा पनि बुझ्ने नै भए आफ्नै घाँटी छेडेर हेर्दा पनि के हो परिवर्तन के हो बारूद अनि थाहा हुन्छ कसरी चढ्छन् पैसाको भूत अनि थाहा हुन्छ जवानीमा कसैलाई भगवानमाथि विश्वास छैन मलाई सबभन्दा मन परेको गजलको यो शेर यो गजलको दमदार अन्तिम शेर जवानीमा कसैलाई भगवानमाथि विश्वास छैन जब आउँछन् एमाका दूत अनि थाहा हुन्छ आइज मसँगै सडकमा सुत अनि थाहा हुन्छ कसरी चढ्छन् पैसाको भूत अनि थाहा हुन्छ गणेश भट्ट अणुको गजल यो यहाँ तपाईँ काठमाडौँमा को को बस्नुहुन्छ साथीहरू मेरो भाइ छ भाइ र म मात्रै हो घरमा चाहिँ को को हुनुहुन्छ घरमा बुवा र मम्मी हामी चारजनाको परिवार दुईजना गाउँमा हुनुहुन्छ गोर्खामै दुईजना हामी यहाँ छौँ गोर्खा तान्द्राङ स्कुलिङमै गर्नुभयो तपाईँले अँ सिद्धकालीमा हामी उहीँ तान्द्राङमै पढेको त्यस पछाडि प्लस टू पढ्नै काठमाडौँ आउनुभएको थियो कि उतै पढ्नुभयो होइन प्लस टू पढ्नै काठमाडौँ आएको मैले केआइसी कलेज ढुङ्गेधाराबाट गरेको प्लस टू पाँच वर्ष भयो पाँच वर्ष पुग्यो कस्तो अनुभव गर्दै हुनुहुन्छ सुरुमा आउँदा कस्तो अनुभव गर्नुहुन्थ्यो अहिले कस्तो लाग्छ ठिकै हो सुरुमा अब सहरको भिडमा अब पढ्दै पनि छु होइन त्यति बेला गजलकार नभइसकेको गणेश कमैले चिन्थ्यो होला त्यति बेला कमै चिन्थ्यो अहिले गजल लेख्नेहरूले चिन्नुहुन्छ अब परिचितहरूको दुःख छैन त्यसो भए भन्दा हुन्छ है गजलले चिनायो हजुर पढाइले होइन पढाइले छैन खासै पढ्दै पढाइले त गयो कलेजका साथीहरू चिन्यो फर्क्यो हजुर गजलले चाहिँ अब कुनै पनि महफिल नौलो हुँदैन तपाईँका लागि हजुर मेफिलमा त धेरै उद्गार बाहेक अरू कुन कुन ठाउँमा जानुभयो गजल वाचन सुनाउन आफ्नो राजधानीमा त धेरै प्रोग्रामहरू हुन्छ जस्तो मधुबन अनाम मण्डली विभिन्न साहित्य सन्ध्या विभिन्न प्रोग्रामहरू हुन्छ प्राय भ्याएसम्म म गएको हुन्छु अर्को गजल तयार गर्नुभएको हो सुनाउनलाई हजुर खै हराएकाहरू कुन टोलभित्र हुन्छन् खै हराएकाहरू कुन टोलभित्र हुन्छन् अनेकौँ नक्साहरू यो भूगोलभित्र हुन्छन् खै हराएकाहरू कुन टोलभित्र हुन्छन् अनेकौं नक्साहरू यो भूगोलभित्र हुन्छन् तिम्रो घुम्टोको पनि प्रशंसा गर्न सकिँदैन तिम्रो घुम्टोको पनि प्रशंसा गर्न सकिँदैन प्राय नक्कली सामानहरू खोलभित्र हुन्छन् अनेकौं नक्साहरू यो भूगोलभित्र हुन्छन् घरि यतातिर घरि उतातिर उडेको देख्छु घरि यतातिर घरि उतातिर उडेको देख्छु चराहरू पनि हामी जस्तै अन्यलभित्र हुन्छन् अनेकौँ नक्साहरू यो भूगोलभित्र हुन्छन् हल बाहिरैबाट ताली सुन्नेले पागल सम्झेला बाहिरैबाट ताली सुन्नेले पागल सम्झेला यहाँ मान्छेहरू गजलको माहौलभित्र हुन्छन् खै हराएकाहरू कुन टोलभित्र हुन्छन् अनेकौँ नक्साहरू यो भूगोलभित्र हुन्छन् तपाईँका गजलमा शृङ्गारिकता बढी श्रृङ्गारिकता ठिकै ठिकै हुन्छ श्रृङ्गारिकताका गजल बढी सङ्ख्यामा भन्न खोजेको मैले सङ्ख्यामा अलि बढी नै छ होला त्यस्तो अनि साइन्स पढ्ने मान्छे गजल यसरी गजलमा धुन पकडसँग लाग्नु भएपछि पढाइ बिगार्नु भएको छ कि छैन नि कस्तो छ पढाइ त्यस्तै हो अब गजलले पढाइमा खासै त्यति धेरै असर त गर्दैन तैपनि अब आफ्नो हबी जस्तै भइसक्यो अहिले जसरी अब खेलकुद प्रेमीहरू खेल्न जान्छन् होइन कोही आफ्नो आफ्नो भिडमा जान्छन् हामी पनि अचेल गजलकै माहौलभित्र हराउँछौँ प्रत्येक शनिबार भएपछि मेफिमा जाउँ जाउँ लागिहाल्छ तपाईँको मैले शृङ्गारिकताको कुरा किन गरेको भने नि यहाँ एउटा मैले गजल भेटेँ है तपाईँले ल्याउनु भएको मात्रै गजल चौबिस शीर्षक रहेछ यो चौबिसौँ गजल मलाई यो वाचन गरौँ गरौँ लाग्यो छोटो मिटरको छ साधना गर्ने ऋषि मुनि हुन्छन् साधना गर्ने ऋषि मुनि हुन्छन् बिगार्ने भाँड्ने तरुणी हुन्छन् भावनाको के अर्थ खै अचेल भावनाको के अर्थ खै अचेल सम्बन्ध पनि कानुनी हुन्छन् बिगार्ने भाँड्ने तरुणी हुन्छन् बुद्धको पाठ नपढेको हो र बुद्धको पाठ नपढेको हो र कोही त जन्मजाति खुनी हुन्छन् बिगार्ने भाँड्ने तरुणी हुन्छन् चन्द्र र सूर्य साक्षी राखेर हुन्छ चन्द्र र सूर्य साक्षी राखेर हुन्छ स्वयं भगवान् बैगुनी हुन्छन् बिगार्ने भान्डे तरुणी हुन्छन् जहाँ जहाँ शक्ति र सत्ता हुन्छन् जहाँ जहाँ शक्ति र सत्ता हुन्छ त्यहाँ दुर्योधन र सकुनी हुन्छन् साधना गर्ने ऋषि मुनि हुन्छन् बिगार्ने भान्डे तरुणी हुन्छन् गणेश भट्टहरूको शृङ्गारिक गजल मैले सुनाएँ यसलाई तपाईँको गजल महफिलमा वाचन गरेपछि ताली र वावा चाहिँ बढी आउँछ कि गजल सकेर आइसकेपछि राम्रो सुनाउनु भयो भन्ने खालको प्रतिक्रिया आउँछ ठिकै हो गा ताली पनि आउँछ होइन गजलमा अब अचेल जस्तो लय बरमा लेखेका गजलहरू हामीले गाएर सुनाउने होइन र जुन भाव पछिमा बढी फोकस गरेर लेखेको हाम्रो गजल हुन्छ ताली पनि आउँछ र सुनाइसकेपछि कसैले अलि हुन्छ नि दर्शन बोक्नेका गजलहरू कुनै कुनै छ भने कसैलाई घर पुगेपछि पनि सुन्न सक्ने हुन्छ कहिलेकाहीँ ए राम्रो छ है अस्ति लेखेको गजल भने पछि पनि प्रतिक्रिया दिनुहुन्छ गजलको चाहिँ नि तपाईँलाई जस्तो एउटा हुन्छ नि अब ठुलो भइसक्यो गजलको क्षेत्र होइन तपाईँलाई चाहिँ कसको गजलहरूको प्रभाव छ आफूमा तपाईँको लेखनीमा मेरो लेखनीमा अहिले हाम्रो एकजना अग्रज गजलकार हुनुहुन्छ रूपक वनवासी उहाँको गजल ओ इरान इरानकी मेनाका भनेर गजल सङ्ग्रह छ म त्यो गजल अलिकति मलाई रूपकजीको प्रभाव हो कि जस्तो लागेरै सोधेको थिएँ होइन मैले भन्नुभन्दा तपाईँले नै मैले हो भनेर भन्दा त कसको प्रभाव मैले बताउन सक्दिनँ हो कि जस्तो लागेको थियो तपाईँले आफैले भन्नुभयो अनि तपाईँलाई मनपर्ने गजलकारहरू हुन्छ नि अहिलेको एराको को को अहिले अब हाम्रो नवीन चिरागजी हुनुहुन्छ जो हामीसँगै लेख्दैछौँ उहाँ निकै राम्रो गजल लेख्नुहुन्छ म आफूले चाहिँ अलिक बढी भावमा लेख्ने हुनाले मलाई लयात्मक अलिक गाइएको गजल बढी मनपर्छ जस्तो केशव भट्टराई हुनुहुन्छ उहाँको गजल मलाई अलिक बढी मनपर्छ तपाईँको गजल चाहिँ गायनमा आएका छन् कि छैन गायनमा आएको छैन कसैले सङ्गीत गर्न चाह्यो भने तपाईँ रुझाउनुहुन्छ हजुर सङ्ग्रहको कुरा त मैले अघि नै उठाएँ होइन हजुर अब एउटा गजल फेरि तपाईँको वाचन गरेर सुनाउनुहोस् न चामल लैजानुहोस् बिहा दिएर जानुहोस् कस्तो सजिलो व्यापार है चामल लैजानुहोस् बिहा दिएर जानुहोस् मान्छ भने खेत अधिया दिएर जानुहोस् हात छैन खुट्टा फैलाइरहेछ माग्ने हात छैन खुट्टा फैलाइरहेछ माग्ने छ भने केही रुपियाँ दिएर जानुहोस् मान्छ भने खेत अधिया दिएर जानुहोस् भोलिदेखि सरकार सुत्ने बेला झस्किन्छ भोलिदेखि सरकार सुत्ने बेला झस्किन्छ आज टायरको तकिया दिएर जानुहोस् मान्छ भने खेत अधिया दिएर जानुहोस् पिउने बेला मुख कस्तो बनाउँछ हेर्नु छ पिउने बेला मुख कस्तो बनाउँछ हेर्नु छ तपाईँ जड्यालाई चिया दिएर जानुहोस् मान्छ भने खेत अधिया दिएर जानुहोस् मर्ने बेला पिजडाको सुगाले सुनायो मर्ने बेला पिजडाको सुगाले सुनायो बाँच्नेलाई त दुनियाँ दिएर जानुहोस् चामल लैजानुहोस् बिहा दिएर जानुहोस् मान्छ भने खेत अधिया दिएर जानुहोस् झुडियालाई चिया खुवायो भने कस्तो मुख लगाउँदा होइन त सोच जहाँ नपाउँचे रवि उहाँ पाउँचे कवि भन्ने जस्तो कविको सोचहरू विभिन्न किसिमका आउँछन् र तिनै तन्द्राहरूलाई हामी शब्दमा हुन्छौँ र एउटा साहित्यिकता दिन्छौँ गणेशजीका गजल हामी सुनिरहेका छौँ आजको बुलबुलमा गणेश भट्ट अणु गोर्खा तान्द्राङ साथका गणेश भट्ट अणु हुनुहुन्छ त्रिचन्द्र क्याम्पस अध्ययनरत हुनुहुन्छ र उहाँका गजल अब हामी करिब करिब कार्यक्रमको अन्तिम चरणमा छौँ म धेरैभन्दा धेरै गजल वाचन होस् भन्ने चाहन्छु एउटा गजल म वाचन गर्छु र एउटा फेरि तपाईँलाई वाचन गर्न आग्रह गर्दछु मजदुरीमा पद कसरी हुन्छ मजदुरीमा पद कसरी हुन्छ तिम्रो नेता सांसद कसरी हुन्छ जिन्दगी नै उधारोमा चलेको छ जिन्दगी नै उधारोमा चलेको छ कारोबार नगद कसरी हुन्छ तिम्रो नेता सांसद कसरी हुन्छ कति कुरा त गर्वैबाट सिकिन्छ कति कुरा त गर्वैबाट सिकिन्छ ज्ञानमा उमेर हद कसरी हुन्छ तिम्रो नेता सांसद कसरी हुन्छ मेरो अस्तित्व मेट्न खोज्नेहरू हो मेरो अस्तित्व मेट्न खोज्नेहरू हो जीवित आत्माको बध कसरी हुन्छ तिम्रो नेता सांसद कसरी हुन्छ प्रिय यता छाती बतबत गर्दा प्रिय यता छाती बतबत गर्दा त्यता मन गदगद कसरी हुन्छ मजदुरीमा पद कसरी हुन्छ तिम्रो नेता सांसद कसरी हुन्छ गणेशजी तपाईँले बहरमा पनि लेख्न थाल्नु भएको छ कि छैन बहरमा पनि मैले लेखेको छु दुई चारवटा भर्खर भर्खर सिक्दैछु बहर चाहिँ सिक्दै हुनुहुन्छ हजुर तपाईँले अघि एउटा कुरा भन्नुभएको थियो अलि अगाडि पहिला चाहिँ नजान्दै लेख्यो राम्रै पनि हुँदै गएको थियो जान्दै गएपछि चाहिँ फेरि नियम सियम धेरै अल्मलिन थालेपछि बिग्रिन थाल्यो अलि अलिक त्यति गाह्रो हुन थालेछ चाहिँ लेख्न भन्नुभएको थियो होइन अब तपाईँ अब आफूलाई कसरी लैजानुहुन्छ त यो अलि नियममै बाँधिएर जानुहुन्छ कि जे छ त्यही म अलिक पुरानो शैली नै अप्नाउँछु जस्तो लाग्छ मैले अहिलेसम्म सोचेको अनुसार अब नियम लेख्न सके धेरै राम्रो जुन गजल ज्ञात्मक हुनुहुन्छ भनिन्छ कसरी लेख्नुहुन्छ भरमै लेख्नुहुन्छ भने धेरै राम्रो तर भाव चाहिँ पछि त्यसमा चाहिन्छ नि जस्तो मैले लेखेका गजलहरूमा मलाई ज्ञान त छ मिटर हुन्छ यसको असेर उठाएको चाहिन्छ भन्ने तर पनि म त्यति बाँधेर चाहिँ लेख्दिनँ अलिक खुल्याम नै रुचाउनु लेख्न चाहन्छु र सायद म यही तरिकाले अगाडि जान्छु तपाईँलाई सुनेर जस्तो गजल सिक्न चाहने मान्छेहरू अहिले यो कार्यक्रम सुनेर पनि तिन वर्ष पनि पुरा नभइकन तपाईँले यति फड्को मार्नु यो सफलता हो त्यसै कारण पनि आज बोलबुलमा मैले तपाईँलाई विशेष यो अरूलाई चाहिँ शिक्षा हुन्छ भनेर सिक्नेहरूलाई तपाईँलाई आज बोलाएको हुँ कोही यस्तो छोटो समयमा राम्रो गजल लेख्न चाहन्छ भने तपाईँले अप्नाउनु भएको कुन कुन बाटो अप्नाउँदाखेरि सजिलो हुन्छ होला सिकाउनुहुन्छ भन्नुहुन्छ बाटो त अरू केही छैन तर लगाव नै हो अब जो जुन कुरामा बढी लगाव हुन्छ त्यो कुरामा चाँडै नै सक्सेस पाइन्छ जस्तो मैले पनि यो दुई तिन वर्षमा आफ्नो पढाइभन्दा पनि त्यसमा बाटोमा हिँड्दा पनि साथीहरू भाइसँग हिँड्दा पनि गजलकै सेयर सुनाउने खालि मेफिलमा जाने अलिकति लगाव बढी भयो होइन त्यसको अझ जनरल भयो तपाईँले गजलका सेयरहरू नै बुन्दाखेरि यसरी बुन्छु म अनि त्यो हुन्छ भनेर गजलको सेयरहरू चाहिँ मैले कस्तो भन्छु भने पहिल्यै तपाईँहरू काफिया खोजेर चाहिने त्यो काफी अनुसार भाव निकाल्ने प्रयास चाहिँ नगर्नु पहिला चाहिँ के चाहिन्छ भाव चाहिन्छ पहिला यो भावमा म यसरी दिन्छु भनिसकेपछि एउटा सेयर बनाइसकेपछि काफिया त जे राख्दै पनि हुन्छ आफ्नै सामान्य काफिया पनि राख्न सकिन्छ त्यसले गर्दा पहिला चाहिँ काफिया खोज्ने रदिफ खोज्ने अनि त्यसपछि भाव मिलाउनु लायो भने गजल राम्रो हुन्छ जस्तो लाग्दैन पहिला चाहिँ एउटा सेर दुईवटा सेर फुराउनु तपाईँ राम्रो आख्यान अलि भावमा लिएर आउनु त्यसपछि लेख्दा राम्रो हुन्छ जस्तो लाग्छ अब तपाईँसँग एउटा गजल वाचन गरेर सुनाउने समय छ कुन सुनाउनुहुन्छ म एउटा गजल सुनाउँछु अब गणेश भट्ट अणुको एउटा गजल हामी सुन्छौँ र त्यसपछि उहाँसँग विदा हुन्छौँ समयले मेरो इमान जफत गरेको हो समयले मेरो इमान जफत गरेको हो मैले त भोकको पनि इज्जत गरेको हो बालाका छोरो पुरै खेत खनेर फर्कियो बालाका छोरो पुरै खेत खनेर फर्कियो भन्छ आमा हल्का कसरत गरेको हो मैले त भोकको पनि इज्जत गरेको हो घर किनिदिनाले हामी ऋणमुक्त भयौँ घर किनिदिनाले हामी ऋणमुक्त भयौँ उसले पहिल्यैदेखि यस्तै मद्दत गरेको हो मैले त भोकको पनि इज्जत गरेको हो मेरो कारणले एउटा अर्को फेरि बिग्रियो मेरो कारणले एउटा अर्को फेरि बिग्रियो मैले त सुध्रन भनेर सङ्गत गरेको हो समयले मेरो इमान जफत गरेको हो मैले त भोकको पनि इज्जत गरेको निकै मिठो गजल जाँदा जाँदै सुनाउनु भयो तपाईँले हाम्रो कार्यक्रमसम्म आउनुभयो गणेश भट्ट भट्टाणुजी तपाईँलाई धन्यवाद तपाईँलाई अहिले रेडियो सुनेर कसैले सम्पर्क गर्न चाहनुहुन्छ बुलबुल सुनिसकेपछि भने केमा सम्पर्क गर्नुपर्छ अहिले फेसबुकको जमाना छ फेसबुकमा नेपालीमा गणेश भट्ट अणु लेखेर सर्च गर्नुभयो भने मेरो आइहाल्छ फेसबुकबाट खोज्नु पर्छ तपाईँलाई गणेश भट्ट अणुलाई तपाईँ सम्पर्क गर्न चाहनुहुन्छ भने फेसबुकमा नेपाली युनिकोडमा गणेश भट्ट अणु भनेर सर्च गर्नुहोस् भेट्नुहुन्छ हवस् गणेशजी कार्यक्रम कार्यक्रमसम्म आइदिनु भयो तपाईँलाई हार्दिक धन्यवाद हजुर मलाई पनि बुलमा आउने मौका दिनुभयो धेरै धेरै धन्यवाद शनिबारसम्मका लागि उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तुता अच्युत घिमिरे विदा हुँदैछौँ जाँदा जाँदै गणेश भट्ट अणुकै एउटा गजल वाचन गर्दै शुभरात्रि भन्छौँ सपना विपना रुन्छ यो कथा सुनेर सपना विपना रुन्छ यो कथा सुनेर ब्रह्माको रचना रुन्छ यो कथा सुनेर क्यास्बियन तालमा चुरोट निभाउँछौ रे क्यास्बियन तालमा चुरोट निभाउँछ रे हिमाली झरना रुन्छ यो कथा सुनेर ब्रह्माको रचना रुन्छ यो कथा सुनेर तिमी लङ्काको महारानी भएको दिन तिमी लङ्काको महारानी भएको दिन सुनैको गहना रुन्छ यो कथा सुनेर ब्रह्माको रचना रुन्छ यो कथा सुनेर बिहे गरेको छु कहिलेकाहीँ साँझमा बिहे गरेको छु कहिलेकाहीँ साँझमा सँगै एकजना रुन्छ यो कथा सुनेर ब्रह्माको रचना रुन्छ यो कथा सुनेर त्यसपछि त तिम्रो खबर कहिल्यै आएन त्यसपछि त तिम्रो खबर कहिल्यै आएन अन्तिम सूचना रुन्छ यो कथा सुनेर सपना विपना रुन्छ यो कथा सुनेर ब्रह्माको रचना रुन्छ यो कथा सुनेर एउटा इरानी चरा उज्यालो नाइन्टी नेटवर्कको रात्रि प्रस्तुति बुलबुल